देश संस्कृतिको सम्वाहक बनी सूचना र सन्देश संस्कृतिको सम्वाहक बनी सबै खाले श्रोताको साथ पाउँछ सूर्योदय चौरानब्बे मेगा हर्जमा आउँछ सूर्योदय गाउँ सहर जही प्रीत लाउँछ सूर्योदय रूपान्तरण समाजको मुख्य अभिभारा मान्दै रूपान्तरण समाजको मुख्य अभिधारा मान्दै दिन दुखी गरिबका गीत गाउँछ सूर्योदय चौरानब्बे मेगा हर्जमा आउँछ सूर्योदय गाउँ सहर जही प्रित लाउँछ सूर्योदय समाजमा जस्तो सुकै विपत्ति आइलाग्दा समाजमा जस्तो सुकै विपत्ति आइलाग्दा त्यही समाजको सहारा बनी छाउँछ सूर्योदय चौरानब्बे मेगा हर्जमा आउँछ सूर्योदय गाउँ सहर जही प्रेत लाउँछ सूर्योदय विजय प्रतिभाली उदाउँदै समाजमा विजय प्रतिभाली उदाउँदै समाजमा कल कलाउँदो कोपिला बनी पलाउँछ सूर्योदय चौरानब्बे मेगा हर्जमा आउँछ सूर्योदय गाउँ सहर जही प्रेत लाउँछ सूर्योदय चौरानब्बे मेगा हर्जमा आउँछ सूर्योदय यो मासमा रात लिएको छु असारको यो मासमा रात लिएको छु पानी पर्ने झमझमे साथ लिएको छु असारको यो रात्रि रात लिएको छु पानी पर्ने झमझमे साथ लिएको छु गर्दै यात्रा उही साहित्यको असार यो रात्री रात लिए आएको छु पानी पर्ने झमझमे साथ लिए आएको छु गर्दै यात्रा उही साहित्यको आखिर तपाईँ सबको बात लिए आएको छु असारको यो रात्री, रात लिए आएको छु पार्ने पानी झमझमे साथ लिए आएको छु नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको पर्खाइमा बस्नुभएका तमाम साहित्यिक स्रष्टा अनि सर्जकहरूमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि उही यात्रा अथवा भनौ आज पनि सदा जस्तै एकै साथ उपस्थित भएका छौँ प्रविधिमा साथ रहेको छ सहकर्मी साथी सागर परियारको भनी आवाजमा म बसन्त श्रेष्ठ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै यात्रा साहित्यिक विषयहरूमा रहेर भलाकुसारी गर्न यो यात्रा यो कार्यक्रम साहित्यिक यात्रा कुनै दिन यही यात्रा यही समय अनि यही रातमा हामीले कुनै साहित्यिक श्रेष्ठ अनि सर्जकहरूसँगको प्रत्यक्ष भलाकुसारीलाई जोड्ने गर्दछौँ भने कुनै दिन हामी तपाईँका प्रत्यक्ष टेलिफोनलाई लिने गर्दछौँ हामी कार्यक्रम साहित्यिक यात्राका यी यादहरूमा अथवा भनौँ यी मोडहरूमा यी दिनहरूमा यी स्तम्भहरूमा समाज विकास परिषदद्वारा सञ्चालित सूचना र सन्देश संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्चको यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिने गर्दछौँ तपाईँका साहित्यिक रचनाहरू उठान गर्ने गर्दछौँ तपाईँका तिनै साहित्यिक रचनाहरूलाई स्थान दिने यो कार्यक्रम साहित्यिक यात्रा यसर्थ तपाईँ आउनुपर्ने हुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर तेतिन्जेल भने सुनौ एउटा साङ्गीतिक आवाज हामी भने सोही साङ्गीतिक आवाजपछि आउँदै गर्नेछौँ तपाईँ अनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिस डायल गर्दै गर्नुहोस् पालो तो आउँछ सोझो रुखलाई सबैले काट्ने रहेछन् छानी छानी पराईले काटे माया नमानी आफ्नाले काटे दुख्यो भनी मलाई यो जिन्दगीले गनी गनी खैमा बसी गरौँ दिवानी र डरै छन् सुखमा हुन्छन् आफन्त सबै दुःखमा साथ छोड्दा रहेछन् यो दुनियाँको रीति नै भले को आगो रही छन दुखी लाई कैले काहीँ भुल्दा छन देवता पानी थे जसले मलाई भाग्य मानी दिए साथ दुई पाइला पानी मलाई मलाइयो जिंदगीले चोट दियो गन गनगानी मलाइयो जिंदगीले चोट दियो गन गरीब देखेर अनि कंगाल देखेर हो गरिब देखेर अनि कङ्गाल देखेर हो यता उता मालामाल देखेर हो गरिब देखेर अनि कङ्गाल देखेर मलाई उसले मलाई त्याग्नुको कारण छ साथी गरिब देखेर अनि कङ्गाल देखेर हो यता भन्दा उता मालामाल देखेर हो उसले मलाई त्याग्नुको कारण छ साथी हाम्रो घरको ठुलै अनि काल देखेर हो गरिब देखेर अनि कङ्गाल देखेर हो यता भन्दा उता मालामाल देखेर हो मलाई यो जिन्दगीले चोट दियो गन उठान गरेको थिए मुक्तकलाई पठाउनु भएको थियो विक्रम पाण्डे समानताले अर्घाखाँचीको डिभर्नबाट हाल चाहिँ सन्धि खर्क नगरपालिका वडा नम्बर पन्ध्र डिभर्नाको पराली खर्क भनेर उल्लेख गर्नुभएको थियो विक्रम पाण्डे समानताले हाम्रो नियमित स्रष्टा भन्नुपर्ने हुन्छ हामीलाई आफ्नो रचनाहरू पठाउने गर्नुहुन्छ आगामी समयमा पनि यसरी नै पठाउँदै गर्नुहोला भन्न चाहन्छु म अहिलेलाई भने हाम्रो सम्पर्कमा कहीँ श्रेष्ठ लामो समयदेखि हुनुहुन्छ भन्दै हुनुहुन्छ प्रविधिबाट सागरले यस अर्थमा उहाँलाई ढिला गरी स्वागत गर्न चाहन्छु हजुर नमस्कार नमस्ते गुल्मीदेखि गुल्मीदेखि बोल्नु भएको छ तपाईँको शुभ नाम चाहिँ हामी आरामै छौँ तपाईँको शुभ नाम हाम्रो स्रष्टाहरूलाई सुनाइदिनुहोस् न तपाईँकै आवाजमा मलाई छोरी अन्तै मन साथीको हौ चाहिँदैनौ तिमी मलाई मलाई छोरी अन्तैमा मन साथीको हौ चाहिँदैनौ तिमी मलाई जीवनमा घात गरेका हौ चाहिँदैनौ तिमी मलाई जीवनमा घात गरेका हौ चाहिँदैनौ तिमी मलाई मलाई छोडी अन्तिममा साटेका हौ चाहिँदैनौ तिमी मलाई सपना साह्रै टक्नाचुर पारेका हौ चाहिँदैनौ तिमी मलाई सपना सारा सकनाचुर पारेका हौ चाहिँदैनौ तिमी मलाई जीवनमा घात गरेका हौ चाहिँदैनौ तिमी मलाई माया गर्छु भनी धोका दिएका हौ चाहिँदैनौ तिमी मलाई माया गर्छु भनी धोका दिएका हौ चाहिँदैनौ तिमी मलाई मलाई छोडी अन्त्य मन साटेका हौ चाहिँदैनौ तिमी मलाई जीवनमा घात गरेका हौ चाहिँदैनौ तिमी मलाई हजुर यति नै खै किन साथ छोडेर गयो उसले खै किन साथ छोडेर गयो उसले पराईसँग नाता जोडेर गयो उसले सपना देखाई नाना थरी आखिर यो जीवनमा खै किन साथ छोडेर गयो उसले पराईसँग नाता जोडेर गयो उसले सपना देखाई नाना थरी यही जीवनमा आखिर त्यो यात्रालाई तोडेर गयो उसले खै किन साथ छोडेर गयो उसले पराईसँग नाता जोडेर गयो उसले गुलमेली स्रष्टा हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा आफ्नो साहित्यिक रचना उछान गरेर गइसक्नु भएको छ विदा भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्नो साहित्यिक रचना उछान गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर आउनुपर्ने हुन्छ यति नै बेला अर्को श्रष्ट आइसक्नु भएको छ उहाँलाई पनि ढिलाना गरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार हाम्रो नियमित स्रष्टा भन्नुपर्छ हजुर कहाँदेखि रे म बाँकी पदम खनाल पदम खनाल बाँगेदेखि पदमजी पानी परिराखेको छ होला हजुर अहिले परेको छ अनि अरू बताउनुहोस् के छ बाँगीतिरको केही पनि छैन दादा केही पनि छैन हजुर अनि के ल्याउनु भएको छ आजको बसाइमा गजल लिएर आएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई ल हुन्छ मन मुखेता दिएर पकेको मन मुखेता पिएर बसेको भगत किसिमतली भगत किसिमतली खिएर बसेको मन अन्ते खेता दिएर बोकेको मेरो चाना होइन क्यारे तिमीसँग छुट्टिनलाई मेरो चाना होइन क्यारे तिमीसँग छुट्टिनलाई रात दिन हाँसु बगाई दिएर बोकेको फकतको सुर्ताली छिएर बोकेको देवता पनि खेल्छन् अरे विरतीको देवता पनि खेल्छन् अरे विरतीको खेल हारे पुरस्कार लिएर बोकेको रात हाँसु बगाई जिएर बोकेको एकचोटि आउँछु भन्थे एकचोटि आउँछु भन्थे सब पालो नसा पनि मौका बिना पिएर पकेको हारे पुरस्कार लिएर पकेको मन अन्ते मुख यता पिएर पकेको फकत पुतली खिएर पकेको हजुर दादा नै मन अन्तै मुख मात्रै दिनु नै पर्यो किन मन अन्तै मुख मात्रै दिनु नै पर्यो किन छुट्टा छुट्टै भएर लिनु नै पर्यो किन मन अन्तै मुख मात्रै दिनु नै पर्यो किन वचन दि नाना थरी झुक्क्याउनु भन्दा आखिर मन अन्तै मुख मात्रै दिनु नै पर्यो किन छुट्टा छुट्टै भएर लिनु नै पर्यो किन आखिर नाना थरी सपना देखाई बीचमै तोड्नुभन्दा सपनाहरूको यादहरू पिनु नै पर्यो किन मन अन्तै मुख मात्रै दिनु नै पर्यो किन छुट्टा छुट्टै भएर लिनु नै पर्यो किन यति नै बेला हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो नियमित स्रष्टा भन्नुपर्छ अर्घाखाँचीको बाँकीबाट पदम खनाल हुनुहुन्थ्यो तपाईँ पनि यसरी नै हाम्रो सम्पर्कमा आउन सक्नुहुनेछ अनि सहभागिता जनाउन सक्नुहुनेछ सँगसँगै तपाईँ आफ्ना साहित्यिक रचनाहरू तपाईँ फोन गर्दा लाग्दैन अलिकति बिजी भन्ने समस्या हुन्छ भनेर गुनासो गर्नुहुन्छ त्यसको लागि तपाईँलाई हाम्रो फेसबुक पेज मार्फत तपाईँले आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash Sahityik Yatra एसएचएचआईटिवाईआईकेवाईएटिआरएमा e गएर तपाईँले आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ त्यस्तै हाम्रो रेडियोको फेसबुक पेज रहेको छ डब्लु डब्लु डट सूर्योदय एफएम नाइन्टी फोर एसयुआरवाईओडिएवाईए नाइन फोरमा पनि तपाईँ आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ यो अवसर हामी तपाईँलाई प्रदान गरेका छौँ सँगसँगै तपाईँ हामीलाई पत्र मार्फत पनि आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ हामी तपाईँका साहित्यिक रचनाहरूलाई यसरी नै कार्यक्रममा उत्थान गर्नेछौँ म एकजना स्रष्टालाई लिन्छु त्यसपछि म एउटा गजल उत्थान गर्नेछु अहिलेलाई भने एकजना स्रष्टा हुनुहुन्छ हाम्रो सम्पर्कमा हजुर नमस्कार हामी उहाँको आवाजलाई प्रष्टसँग सुन्न सकिराखेका छैनौँ हेलो दर्शन नमस्ते भन्नुपर्छ हाम्रो अलिकति लामो समयपछि सम्पर्कमा आइदिनु भएको छ तपाईँको टेलिफोनमा अलिकति समस्या छ यसर्थ हामी तपाईँको आवाजलाई प्रश्नसँग सुन्न सकिराखेका छैनौँ रेखा थापा आँसु भन्नुभएको छ खाँचीदेखि नै हामी तपाईँको आवाजबाट चिन्यौँ तर तपाईँले भन्नुभएका तपाईँका ती साहित्यिक भावहरूलाई प्रष्टसँग बुझ्न सकिराखेका छैनौँ म पुनः सुरु गर्न यो अवसर दिएँ हजुरलाई मेरो आज भोलि किन तिमी हिजो रानी भन् आज भोलि किन तिमी हिजो रानी भन्दै रहेछौ रानी छेउ एउटा मासु मिसिरमेर अमृत किन्नु लुगा होइन चालिस चालिस एउटा ረሀብ በፊት ስላገር ረሀብ በፊት ስላገር ቤተሰብና እሱ ራታ ሱራሮብ እንደዚህ ስላል ረሀብ እና ብሬበ እኔ ዝናማቹ ደበል እኔ ዝናማቹ ደበል अमृत भनी बेच दिए गयो अमृत भनी विष दिएर गयो खुसी भनी आखिर आँसु लिएर गयो अमृत भनी विष पिएर गयो देखाउँथ्यो सपना म यस्तो गर्छु भने देखाउँथ्यो सपना म यस्तो गर्छु भने आखिर केही छिनलाई ऊ जिएर गयो अमृत भने विष दिएर गयो खुसी भनी। आखिर दुःख लिएर गयो म अलिकति क्षमा याचना गर्न चाहन्छु उहाँसँगको बसाइ अलिकति सहज भइदिएको छैन हाम्रो नियमित स्रष्टा केही लामो समयको अन्तरालपछि हाम्रो सम्पर्कमा आउनुभएको थियो सुरु सुरुका बसाइमा आउनुहुन्थ्यो रेखा थापा आँसु भन्नुहुन्छ आफ्नो नाम अनि आफ्ना साहित्यिक रचनाहरू यसरी नै सुनाउने गर्नुहुन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँ हाम्रो सम्पर्कमा आउँदा अलिकति टेलिफोनले काम गर्ने ठाउँबाट सम्पर्क गरिदिनु होला सम्भव भएसम्म हुन त सम त्यो खालले काम नगर्ने ठाउँबाट फोन गरौँ त कसलाई पो हुन्छ र तर विडम्बना भन्नुपर्छ टेलिफोनले सधैँ र सबै एकै ठाउँबाट काम नगर्न पनि सक्दछ अलिकति पानी परिराखेको छ सोहीको प्रभाव पनि हुनसक्छ म एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ गोविन्द श्रेष्ठ क्षितिजले काठमाडौँबाट आफ्नो स्थायी घर चार्गा खाँची नै भनेर उल्लेख गर्नुभएको छ एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु उड्दै अनि पछारिँदै म जीवन खोजिरहेछु एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु कहिले यता लडाउँछ कहिले उता जिन्दगीले कहिले यता लडाउँछ कहिले उता जिन्दगीले ठाउँ ठाउँमा बजारिँदै म जीवन खोजिरहेछु एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु उठ्दै अनि पछारिँदै म जीवन खोजिरहेछु योग्यता देखाएर पनि जागिर पाइएन यहाँ योग्यता देखाएर पनि जागिर पाइएन यहाँ भिडै भिडमा धसारिँदै म जीवन खोजिरहेछु एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु उड्दै अनि पछारिँदै म जीवन खोजिरहेछु लाग्छ भाको यही ज्यान पनि सखाप हुन्छ छिटै लाग्छ भाको यही ज्यान पनि सखाप हुन्छ छिटै कसम सुइरो झैँ तिखारिँदै म जीवन खोजिरहेछु एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु उड्दै अनि पछारिँदै म जीवन खोजिरहेछु निर्दोष भइकन पनि हत्कडी लगाएको छु मैले निर्दोष भइकन पनि हत्कडी लगाएको छु मैले हो बिग्रिँदै कहिले सरापिँदै म जीवन खोजिरहेछु एक्लै एक्लै भौतारिँदै म जीवन खोजिरहेछु उठ्दै अनि पछारिँदै म जीवन खोजिरहेछु पठाउनु भएको थियो गजल गोविन्द श्रेष्ठ क्षितिजले म उहाँको गजललाई वाचन गरेको थिएँ पुनः अर्को श्रष्टा हाम्रो सम्पर्कमा हुनुहुन्छ यसर्थ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो विष्णु कुमार कौशल हाम्रो नियमित स्रष्टा हजुर के गर्दै हुनुहुन्छ विष्णुजी यति बेला अहिले के गर्दै कार्यक्रम सुन्दै बस्दै गरेको थियो कार्यक्रम सुन्नुको अलावा चाहिँ के गर्नुहुन्छ बताइदिनुहोस् न के गर्ने सानो पेट पाल्ने मेसो भनौँ ज्यान ज्यान पाल्ने व्यवसाय गर्दै हुनुहुन्छ अथवा भनौँ जीवनलाई गुजारा गर्ने कुनै एउटा आयाम गरिराख्नु भएको छ हजुर अनि आज पानी परिराखेको छ अलिकति सबै ठाउँमा टेलिफोन अस्पष्ट स्पष्ट आइराखेको छैन अस्पष्ट पनि भइराखेको छ अलिकति रेडियो बजाइराख्नु भएको छ नजिकै हल्का बजिरहेको अनि आफ्नो साहित्यिक रचनालाई सुरु गर्न सक्नुहुन्छ हुन्छ धन्यवाद कहिले पनि किन होला तिम्रै गीत गाउँछ अचेल कहिले पनि किन होला तिम्रै गीत गाउँछ अचेल तिमीलाई भेटु भने यो मन त्यति धाउँछ अचेल कहिले पनि किन होला तिम्रै गीत गाउँछ अचेल माया भनी हिँड्दा हिँड्दै माया भनी हिँड्दा हिँड्दै सातौँ ऋतु आउन थाले अनयसी यमन मात्रै तिमीलाई माया लाउँछ अचेल तिमीलाई भेट्न भनी यमन अचेल यमन तेरै धाउँछ अचेल कति देखे रूप कति देखे रूप धेरै सुने आवाजहरू तिम्रो आवाज सुने मात्र मनले सन्तोष पाउँछ अचेल अनयसी यमन मात्रै तिमीलाई माया लाउँछ अचेल कति काटे ऋतु अनि कति काटे ऋतु अनि आउँदैछ अरे हरियाली तिम्रै लागि हरियाली बसन्त ऋतु छाउँ छचेल तिम्रो आवाज सुने मात्र मन नै सन्तोष पाउँछ अचेल तिम्रै लागि हरियाली बसन्त ऋतु छाउँ छचेल हजुर यति नै मनदेखि मन परेपछि कोइली गीत गाउँछ मनैदेखि मन परेपछि कोइली गीत गाउँछ भेट्न भनी झरेपछि कोइली गीत गाउँछ हो काटिन्छ र त आउँछ बसन्त ऋतु हो काटिन्छ र त समय आउँछ बसन्त ऋतु मनै मनमा अझ अर्को गरेपछि कहिले गीत गाउँछ मनैदेखि मन परेपछि कहिले गीत गाउँछ भेट्न भनी झरेपछि कहिले गीत गाउँछ हाम्रो नियमित स्रष्टा विष्णु कुमार कौशल भन्नुहुन्छ आफ्नो नाम अनि सुनाउनुहुन्छ यसरी नै आफ्ना साहित्यिक रचना सदा जस्तै आज पनि आफ्नो साहित्यिक रचना उठान गरेर गइसक्नु भएको छ तपाईँ पनि यसरी नै आउन सक्नुहुनेछ भन्दै थिएँ म एउटा मुक्तको उठान गर्न चाहन्छु म किसानको छोरा यी हस्ती खियाउँदैछु आज पनि म किसानको छोरा यी हस्ती खियाउँदैछु आज पनि घाम पानी यसरी नै पियाउँदैछु आज पनि म किसानको छोरा यी हस्ती खिउँदैछु आज पनि र त रमाइरहेको छु दिन दिनै यसरी र त रमाइरहेको छु दिन दिनै यसरी नै रुझेको मन सिउँदैछु आज पनि म किसानको छोरा यी हस्ती खिउँदैछु आज पनि घाम पानी यसरी नै पिउँदैछु आज पनि हामीलाई मुक्तको पठान पठाउनु भएको थियो यद्यपि प्रेषण गर्नुभएको थियो युवराज गैरे प्रतीकले अर्घाखचीको धनचौर डडुवाबाट हामीलाई नियमित रूपमा आफ्ना साहित्यिक रचनाहरू पठाउने गर्नुहुन्छ अलिकति समय सापेक्ष मुक्तक लेखेको छु भन्दै हुनुहुन्थ्यो घरमा रहेको कुरा सँगसँगै असारको महिनामा खेतबारीमा अलिकति बिजी भएको कुरा अथवा भनौँ अलिकति व्यस्त रहेको कुरा आफ्नो कार्यकुशलतालाई अगाडि बढाइराखेको कुरा कृषि कार्यमा तल्लीन रहेको कुरा पनि जोड्दै हुनुहुन्थ्यो हामीलाई लेखेर पठाउनु भएको थियो युवराज गैरे प्रत्येकले खाँचेको धनचोर डडुवाबाट पुनः अर्को स्रष्टा हुनुहुन्छ हाम्रो सम्पर्कमा म उहाँलाई ढिला नगरी स्वागत गर्न चाहन्छु हजुर नमस्कार गरिब नहो भोक भोकमै मर्नुपर्छ गरिब नहो भोक भोकमै मर्नुपर्छ र रोग रोग रोगमै मर्नुपर्छ गरिब नहो भोक भोकमै मर्नुपर्छ धाउँछ एक छाक टार्न गल्ली गल्लीमा धाउँछ एक छाक टार्न गल्ली गल्लीमा गरिब नहो भोक भोकमै मर्नुपर्छ थुपारेर रोग रोग रोगमै मर्नुपर्छ धाउँछ एक छाक टार्न गल्ली गल्लीमा कतै भराउ त चोक चोकमै मर्नुपर्छ पारेर रोग रोग रोगमै मर्नुपर्छ गरिब नहो भोक भोकमै मर्नुपर्छ नमस्कार हो गरिबले भोक भोकमै मर्नुपर्छ हो गरिबले भोक भोकमै मर्नुपर्छ जस्तो भए पनि रोग रोगमै मर्नुपर्छ हो गरिबले भोक भोकमै मर्नुपर्छ चाहे झिँगा नै नभन् चाहे झिँगा किन नभन्कियोस् शरीरमा हो गरिबले भोक भोकमै मर्नुपर्छ जस्तो भए पनि रोग रोगमै मर्नुपर्छ चाहे झिङ्गा नै किन नभन्कियोस् शरीरमा छटपटिँदै त्यही चोट चोटमै मर्नुपर्छ हो गरिबले भोक भोकमै मर्नुपर्छ जस्तो भए पनि रोग रोगमै मर्नुपर्छ हिजोभन्दा आज मासु बसन्त हिजोभन्दा आज मासु बसन्त बाँच्नु भन्दा मर्नु आखिरमासी वसन्त हिजो भन्दा आज तिरमासी वसन्त जब म मदेखि तारा भएपछि जब म मदेखि तारा भएपछि भोलि ऊ ईश्वरकै तिरमासी वसन्त बाँच्नु भन्दा मर्नु आखिरमासी वसन्त <laughs> विक्रमजी हजुर निकै आरामै हुनुहुन्छ ठिकै छ अलिकति साहित्य क्षेत्रमा अलिक बढी चासो राख्नुहुन्छ साहित्यप्रति रुचि राख्नुहुन्छ र त यी यात्राहरूमा सहभागिता जनाउनुहुन्छ विक्रमजी अनि बताउनुहोस् के छ दिभरनातिरको पछिल्लो अवस्था त्यस्तै ठिकै भर्खर पानी परेछ अलिकति बिरा भएछ अलिकति आएको छैन यो रात छ हाम्रो सम्पर्कमा आउने गर्नुहुन्छ आफ्नो साहित्यिक रचनाहरू हाम्रो फेसबुक मार्फत पनि पठाउने गर्नुहुन्छ खुसी लाग्छ आगामी समयमा पनि यसरी नै आफ्नो सहभागिता जनाउनुहोला अहिलेलाई भने छुट्टिन्छौँ विक्रमजी हवस् त हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो विक्रम पाण्डे समान्तरका खाँचीको डिभर्नाबाट आफ्नो साहित्यिक रचना पठाउने गर्नुहुन्छ साहित्यमा भलाकुसारी गर्नुहुन्छ यसरी नै हाम्रो कार्यक्रममा सहभागिता नियमित रूपमा जनाउँदै जानुहोला म यो आग्रह गर्न चाहन्छु म एउटा गजल उठान गर्न चाहन्छु अमृत नै पिउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई खुसीको क्षणमा एक्कासी निराश भई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई खुसीको क्षणमा एक्कासी निराश भए मैन सरी खिउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई आफ्नो भन्ने नै पढाइको भएपछि आज आफ्नो भन्ने नै पढाइको भएपछि आज अपनाएर ल्याउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई अतीतको स्मरणमा फाटेको मन अतीतको स्मरणमा फाटेको यो मन वर्तमानमै सिउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई हामीलाई गजल पठाउनु भएको थियो कृष्ण श्रेष्ठले खाँचीको जिभर्नाबाट नै हाल चाहिँ इन्डिया भनेर उल्लेख गर्नुभएको छ हामीलाई नियमित रूपमा आफ्ना गजलहरू आफ्ना साहित्यिक रचनाहरू पठाउने गर्नुहुन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक रचनाहरूलाई उत्थान गरिराखेका छौँ आजको बसाइमा एकजना मात्र अन्तिम श्रष्टा हुनुहुन्छ अलिकति छोटो रचना सुनाउनुहुनेछ हामी आशा गरौँ हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो चौरबाट सुनिता जीसी भन्नुभयो कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचना न मर्न सकिन्छ न जिउन सकिन्छ कस्तो आहारमा फसियो नजर पिउन सकिन्छ न मर्न सकिन्छ यहाँ न जिउन सकिन्छ कस्तो आहारमा फसियो नजर पिउन सकिन्छ हरेक वेदनाले पछि छाती हरेक वेदनाले पछि छाती न शिव धाग उनाएर न सिउन सकिन्छ न मर्न सकिन्छ यहाँ न जिउन सकिन्छ न जिउन सकाउँछ जिन्दगीले न मर्न सिकाउँछ न जिउन सिकाउँछ जिन्दगीले न मर्न सिकाउँछ पीडाहरूसँगको गाजमा पर्न सिकाउँछ न मर्न सिकाउँछ जिन्दगीले न जिउन सिकाउँछ अर्घा खाँचीको अर्घातोष नभएर अर्घाबाट हुनुहुन्थ्यो सुनिता जीसी अर्घाको राशि चोर भन्नुभएको थियो रही स्टोरबाट हुनुहुन्थ्यो सुनिता जीसी हुनुहुन्थ्यो अलिकति हामी कार्यक्रमको अन्तिममा आएका छौँ फोन अलि छिटो पनि काटिदिनु भएको छ यसलाई हामी अन्यथा पनि नमानौँ किनकि हामी अन्त्यतिर आइसकेका छौँ तपाईँलाई कार्यक्रम साहित्यिक यात्राको आजको बसाई कस्तो लाग्यो कृपया सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउँदै गर्नुहोला जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्च त्यसै गरी तपाईँ अन्य समयमा पनि कार्यक्रमको लागि सुझाव सल्लाह दिन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर हामी तपाईँका सुझाव सल्लाहलाई जुनसुकै समयमा पनि पर्खाइमा बस्नेछौँ यो प्रतिबद्धता म यहाँहरू समक्ष जनाउन चाहन्छु र कार्यक्रम साहित्यिक यात्रामा सुन्नुहुने सहभागिता जनाउनुहुने कार्यक्रम साहित्यिक यात्रालाई सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउनुहुने र कार्यक्रममा आउनुहुने सबैलाई म पुनः एकपटक विशेष आभार प्रकट गर्दै आगामी समयमा पनि यसरी नै सहभागिता जनाउनुहोला भन्दै प्रविधि कक्षमा रहेर मेरो आवाज तपाईँको रेडियो सेटसम्म तपाईँ समक्ष पुर्याउनुहुने सहकर्मी साथी सहकर्मी भाइ सागर परियारलाई म विशेष आभारका शब्दहरू बोल्दै आजको बसाइबाट म बसन्त श्रेष्ठ पनि ओझेलिन चाहन्छु हवस् त शुभरात्री शुभ सपनी शुभ साता हिरा काट्ने हिरैमा राखेर दुःख काट्ने दुःखैमा हाँसेर भन्न सजिलो धेरै सजिलो कसले पो बुझ्छ र मनको पहिरो दैवा छोडेर दैवा छोडेर